यदि कसैले आत्महत्या गर्यो भने उसलाई कायरताको संज्ञा दिइन्छ तर साथीहरू जसले हाँसी हाँसी मृत्युलाई अँगाल्न सक्छ त्यो कसरी कायर हुन सक्छ बरु मूर्खता पो हो कि गल्लीमा कोही रहेको छ कोही रहेको छ आए रहेर चिन्छौ कि आए रहेर चिन्छौ कि तिम्रो त्यो घरको गल्लीमा सोचे पागल पनि कसैले सोचे जडिया पनि कसैले सोचे पागल पनि कसैले सोचे जडिया गल्लीमा जाँदै थियो आइपुग्यो जानेर हो कि न बाटो भुल्यो कहाँ जाँदै थियो कहाँ आइपुग्यो जानेर हो कि न बाटो भुल्यो तिमी नै आएर सोधा कतै आफन्त को गल्लीमा कोही लडिरहेको छ कोही लडिरहेको छ आएर रहेर चिन्छौ कि आएर रहेर चिन्छौ कि तिम्रो त्यो घरको गल्लीमा